प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका सबै जिल्लामा ठूलो संख्यामा औषधि पसलहरू खुलेका छन् गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिमभरि मानव स्वास्थ्यका लागि औषधि बेच्ने तेह्र सय एकहत्तर पसलहरू खुलेका छन् फुटकर औषधि बिक्री गर्ने पसलहरू सेती अञ्चलमा नौ सय चौपन्न र महाकाली अञ्चलका जिल्लाहरूमा चार सय सत्रवटा संचालनको लागि दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगंजको तथ्याङ्कमा उल्लेख गरिएको छ जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा सात सय सत्रवटा त्यस्ता पसलहरू खुलेका छन् भने सबैभन्दा कम दार्चुलामा सत्रवटा मात्रै रहेका छन् तथ्याङ्क अनुसार डडेलधुरामा छप्पन्न बैतडीमा त्रिहत्तर कञ्चनपुरमा दुई सय एकहत्तर बजाङमा तेत्तीस बाजुरामा एकतीस अछाममा एक सय आठ डोटीमा पैंसठीवटा मानव स्वास्थ्यका लागि औषधि बेच्ने पसलहरू दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगंजका फार्मेसी निरीक्षक पुष्प राणाले जानकारी दिनुभएको छ ती सबैले नेपाल सरकारको मान्यता दिएका औषधिहरू बेच्नको लागि सञ्चालन अनुमति पाएका हुन् तर तीमध्ये अधिकांशले पेटमा बच्चा बसिसकेपछि गर्भपतन गराउने औषधि अवैध रूपमा बिक्री गर्ने गरेका छन् मेडिकलहरूले गर्भपतन गराउनको लागि ठूलो मूल्यमा त्यस्तो औषधि बिक्री गर्ने गरेको स्थानीयहरूले बताएका छन् डडेलधुरा सहितका सुदूरपश्चिमका जिल्लाहरूका विभिन्न स्थानमा खुलेका मेडिकलहरूले गर्भ खेर फाल्ने औषधि बेचेर अधिकतम पैसा कमाउने गरेको स्वास्थ्य क्षेत्रमै काम गर्ने डडेलधुराका एक व्यक्तिले बताएका छन् उनले भने बजार क्षेत्रका महिला तथा किशोरीहरूले असुरक्षित यौन सम्पर्क भएमा तुरन्त गर्भ रहे नरहेको जाँच गर्ने किट किन्ने गर्छन् तर गाउँघरका किशोरीहरू भने विभिन्न बाध्यता र परिस्थितिले मेडिकलसम्म पुग्न सक्दैनन् गर्भ बसिसकेको हुन्छ धेरै समयपछि पुग्छन् अनि उनीहरूले गर्भ फाल्ने औषधि विक्रेताको मुखको महँगो मूल्य किन्न बाध्य हुन्छन् उनको बुझाइमा समाजको डरले उनीहरू बाध्य भएर जति पनि मूल्य तिर्न तयार हुन्छन् मेडिकलहरूले बेच्ने गरेको एबर्सन किटका नामले चिनिने औषधिको पन्ध्र सय रुपियाँ भन्दा माथि लिने गरेको उनले बताएका छन् गाउँमा मेडिकल चलाएर बसेका डोटीका एक औषधि विक्रेताले गाउँमा मात्रै गर्भ फाल्नको लागि महिनामा औषध बीसदेखि तीसजना आउने गरेको बताएका छन् औषधिका अवगुण बताउँदा बताउँदै पनि किशोरीहरूले औषधि किनेर लग्ने गरेको उनले सुनाएका छन् तर औषधि सेवन पश्चात ब्लटिङ हुँदा अर्थात रगत बग्न थालेपछि उनीहरू थला पर्ने गरेको र औषधिकै कारण उनीहरूको ज्यान समेत जाने गरेको छ झण्डै दुई हप्ता पहिले मात्रै कैलालीको धनगढ़ीमा अवैध यौन सम्पर्कबाट अनिश्चित गर्भ बसेको आठ महिनापछि एक किशोरीले गर्भ फाल्ने औषधि किनेर खाएपछि ठूलो मात्रामा रगत बगेपछि उनको ज्यान नै गएको थियो त्यस्तै डोटीको जुरायलमा केही केही महिना अगाडि एक महिलाले त्यस्तै औषधि सेवन गरेपछि परिवारको अथक प्रयासमा बल्ल तल्ल ज्यान जोगिएको थियो श्रीमान विदेशमा रहेका बेला परपुरुषसँगको यौन सम्बन्धपछि पेटमा बच्चा बसेपछि परिवार र समाजको डरले कसैलाई जानकारी नदिई पेटमा बच्चा भएको चार महिनापछि गर्भखेर फाल्ने औषधि सेवनले युनिबाट रगत बग्न थालेको परिवारले थाहा पाएपछि तुरन्त अस्पताल पुर्याउँदा उनको ज्यान बचेको थियो यसरी स्वास्थ्य मात्र नभई ज्यान नै जोखिममा पर्ने औषधिहरू अनुमति बिना बेच्न नपाइने भए पनि सुदूरपश्चिमका अधिकांश औषधि पसलेहरूले अवैध रूपमा त्यस्ता औषधि बेच्ने गरेका छन् हालै प्रमुख औषधि व्यवस्थापकमा बढुवा हुनुभएका औषधि व्यवस्था विभागका नारायण प्रसाद ढकालले औषधि पसलले त्यस्ता औषधिहरू अवैध तरिकाले बेच्न नपाइने थाहा हुँदाहुँदै औषधि पसलेहरूले बिक्री वितरण गरिरहेको रेडियो युनिटलाई बताएका छन् उनका अनुसार गर्भपतन गराउने औषधि बिक्रीको लागि औषधि पसलेले स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने हुन्छ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले मिफे पिस्टोन र मिजो पिस्टोल भन्ने गर्भपतनका औषधिहरू जथाभावी असुरक्षित ढंगले बिक्री भएको तथा नेपालमा अनुमति नपाएका एफटीपी किट प्रोग्नो लगायतका गर्भपतनका औषधिहरू विधि वितरण गरिँदा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै हालै मात्र बिक्री वितरण नगर्न सूचना प्रकाशित गरेको र सूचनाको अवज्ञा गर्नेलाई कार्यवाही गरिने जानकारी दिनुभएको छ लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ आज सबेरैदेखि निरन्तर भइरहेको वर्षाले सुदूरपश्चिमको तराईदेखि पहाड़ तथा हिमाली क्षेत्रसम्मको जनजीवन प्रभावित भएको छ दिनभरिको वर्षाले घर बाहिर काम गरेर खानेहरू समस्यामा परेका छन् भने यहाँका नागरिकको दैनिकी अवरुद्ध बनेको छ लगातारको वर्षाले काम गर्नु नै समस्या भएपछि अति आवश्यक कामका लागि छाता ओडेर बाहिर निस्केका केही बाहेक धेरैले घरभित्रै बसेर दिन कटाएका छन् वर्षाले कच्ची सड़क र बाटोहरू सबैतिर हिलामे भएका छन् भने पहाड़ी क्षेत्रमा जमीन गलेर पहिरोको जोखिम बढ्न थालेका ग्रामीण भेगका बासिन्दाले बताएका छन् उता कैलाली कञ्चनपुरमा जलमग्न भएका खबरहरू आइरहेका छन् डडेलधुराको भद्रपुरबाट स्थानीय हेमराज भट्टले लगातारको वर्षाले कच्ची सड़कमा पहिरो गइरहेको बताउनु भएको छ उग्रतरा देवलदिपीपुर सड़कको विभिन्न ठाउँमा पहिरो गएको र खोला भएका ठाउँहरूमा सड़कको केही भाग बगेको उनले बताएका छन् डडेलधुरामा आज मात्रै भारी वर्षा भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी फिल्ड कार्यालय डडेलधुराले जनाएको छ आज बिहान पाँच बजेदेखि साँझ सवा पाँच बजेसम्मको अडसठी दशमलव आठ मिलिमिटर वर्षा भएको कार्यालयका इन्चार्ज श्याम बहादुर सुनारले जानकारी दिनुभएको छ उहाँका अनुसार बिहान पाँच बजेदेखि बिहान आठ बजेसम्म मात्रै बयालिस दशमलव पाँच मिलिमिटर वर्षा मापन गरिएको छ भने त्यसपछिबाट अहिले साँझ सवा पाँच बजे गरिएको मापन अनुसार छब्बीस दशमलव तीन मिलिमिटर वर्षा भएको छ वर्षातको समयमा नदी तथा खोलामा पानीको सतह बढ़ने भएकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ भारी वर्षाका कारण हुन सक्ने बाढ़ी र डुबानबाट बस्न सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको हो कैलालीका डुबान प्रभावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अप्नाएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनु भएको छ उहाँले टीकापुर भजनी त्रिशक्ति फुलबारी लगायत डुबान प्रभावित क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह संग्रह गरिएको बताउनु भएको छ यसैबीच लगातार वर्षातले खानेपानीका मुहान प्रदूषित हुने भएकाले पानी उमालेर मात्र प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् पानीमा विभिन्न पानीजन्य रोगको सम्भावना बढ़ी हुने भएकाले सबैलाई पानी उमालेर क्लोरिन झोलवा चक्की हालेर शुद्ध बनाई पिउन चिकित्सकहरूले आग्रह गरेका हुन् सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरको केन्द्रीय कार्यालयसँगै रहेको सेवा आयोगको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ अवैधानिक सरकारले सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष नियुक्ति गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेको हो क्रान्तिकारी विद्यार्थी संगठनले अल्पमतमा रहेको अवैधानिक सरकारले नियुक्त गरिएका सेवा आयोगका अध्यक्ष नियुक्ति खारेजी गर्नुपर्ने माग अघि सारिएको बताउनु भएको छ राजनीतिक सहमति बिना प्रतिगमन सरकारले निर्णय गर्न नपाइने र त्यस्ता नियुक्ति मान्य नहुने भन्दै अनिश्चितकालीन तालाबन्दी गरिएको अनिरा सुबियो क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला सचिव वीरेन्द्र राज विष्टले जानकारी दिनुभएको छ क्रान्तिकारीले माग पूरा नहुन्जेल तालाबन्दी जारी राख्ने चेतावनी दिएको छ वर्तमान सरकारले बिहिबार सुदूरपश्चिम विश्वविद्यालय आयोगमा रामकुमार घिमिरेलाई सेवा आयोगको अध्यक्षमा नियुक्ति दिएपछि क्रान्तिकारी विद्यार्थी संगठनले विरोध गरेको हो मदिरा सेवनले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको भौनेली गाविसको कार्यालयमा स्थानीय महिलाले आज तालाबन्दी गरेका छन् भौनेली गाविस तीन बाँसका महिलाहरूले गाउँमा हुने मदिरा बेचबिखन रोक्नुपर्ने माग गर्दै यसअघि असार अन्तिम सत्ता समेत गाविस कार्यालय घेराउ गरेका थिए कार्यालय घेराउपछि गाविस कार्यालयले एक हप्ताभित्र गाउँमा भएका मदिरा पसल हटाउने सहमति भएको थियो एक हप्तासम्म पनि आफ्नो मागको सुनवाई नभए भन्दै आज गाविस कार्यालयमा तालाबन्दी गरिएको हो मदिराका कारण महिलाहरूमाथि हुने हिंसामा वृद्धि भएको भन्दै मदिरा पसल तत्काल अन्यन्त्र सार्नुपर्ने मदिरा पसलको लाइसेन्स खारेज गर्नुपर्ने माग गरेको मदिरा नियन्त्रण संघर्ष समितिका संयोजक घुमरा विष्टले बताउनु भएको छ उहाँले भन्नुभयो गाउँमा मदिरा पसल हुँदा घरका मुली मान्छे नै मदिरा सेवन गरी हिंसाका घटना बढ़न थालेकाले आन्दोलित भएका हौ उसका साथै अभिभावकले नै मदिरा सेवन गर्दा बालबालिका समेत सिको गर्न थालेको उहाँले बताउनु भएको छ गाविस कार्यालयले भने मदिरा पसलको लाइसेन्स नवीकरण प्रक्रिया रोक्का गरी जिल्ला प्रशासनलाई जानकारी गराइसकेको बताएको छ जिल्ला कृषि विकास कार्यालय डडेलधुराले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि कृषकहरूलाई निवेदन दिन आग्रह गरेको छ कार्यालयले एक सूचना प्रकाशित गरेर जिल्लामा कृषि पेसामा संलग्न उत्कृष्ट व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेको हो प्रत्येक वर्ष वितरण हुँदै आएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत यस आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरका लागि प्रतिस्पर्धा गर्न चाहने इच्छुक कृषकहरूलाई निवेदन पेश गर्न आग्रह गरिएको हो यसै महिनाको अन्तिम हप्तासम्म निवेदन दिन सकिने जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर दिल्ली मैत्री बस सेवा प्रभावित भएको छ पर्यटक पर्मिटमा यात्रु बोकेको भन्दै भारतीय प्रशासनले महेन्द्रनगरबाट यात्रुले दिल्लीतर्फ गइरहेका नेपाली नम्बर प्लेटका बसलाई नियन्त्रणमा लिएपछि सेवा प्रभावित बनेको हो महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नियमित चल्ने दुईवटा बसलाई भारतीय पक्षले मंगलबार नियन्त्रणमा लिएको हो पर्यटक बोक्ने पर्मिट लिएर यात्रु बोकेको भन्दै भारतको उत्तराखण्ड टनकपुरको प्रशासनले बस यसलाई नियन्त्रणमा लिएर कार्यवाही गरिने जनाएपछि गत बुधबारदेखि नेपाली नम्बरका बस सञ्चालन भएका छैनन् बस सञ्चालन नभएपछि दिल्ली जाने यात्रुहरू भारतीय सीमा बजार वनवासाबाट यात्रा गर्न बाध्य भएका छन् गत माघ महिनादेखि महाकाली यातायातले भारतको उत्तर प्रदेश परिवहन निगमसँग समन्वय गरेर नियमित बस सेवा शुरू गरेको थियो माघदेखि नियमित रूपमा महेन्द्रनगर नयाँ दिल्ली बस सेवा सुचारू भइरहेको भए पनि पर्यटक परमिटमा यात्रु बोकेको भन्दै दुईवटा बसलाई नियन्त्रणमा लिएको महाकाली सेती यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिनुभएको छ अहिले ना पाँच ख ना पाँच ख चार शून्य पाँच सात र ना पाँच ख चार नौ सात चार नम्बर प्लेटका नेपाली बस भारतीय प्रशासनले नियन्त्रणमा लिएको छ भारतको उत्तर प्रदेश परिवहन निगमसँग समन्वय गरेर महाकाली यातायातले दैनिक दुईवटा नेपाली र दुईवटा भारतीय बस महेन्द्रनगरबाट नयाँ दिल्ली पठाउने गरेको थियो यात्रु बोक्ने परिमिट बनाउने प्रक्रियामा ढिलाइ भएको पर्यटकीय परिमिटमा बस सञ्चालन गर्ने गरेको अध्यक्ष भट्टले जानकारी दिनुभएको छ उता भारतीय प्रशासनले भने बिना इजाजत नेपाली नम्बर प्लेट बुलेटका सवारी साधन भारतीय सडकमा सञ्चालन गरेको भन्दै कार्यवाही गर्ने तयारी गरिरहेको जनाएको छ कैलालीमा सम्बन्ध विच्छेदका घटना अत्याधिक रूपमा बढ्दै गएका छन् जिल्ला अदालत कैलाली मार्फत एक वर्षमा उन्नाइसवटा दम्पतिले सम्बन्ध विच्छेद गरेका छन् गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका गाली अदालतमा दर्ता भएका एक सय एकतीस मुद्दा मध्ये बयानब्बेवटा मुद्दा फैसला भएका छन् सम्बन्ध विच्छेदका लागि परेका मुद्दामध्ये अझै उनाचालिसवटा मुद्दा फैसला गर्न बाँकी रहेको जिल्ला अदालतका नायब सुब्बा पुष्पराज पनेरूले बताउनुभयो आर्थिक वर्ष एकात्तर बहत्तरमा जिल्ला अदालतमा तेत्तीस दम्पतिले मात्रै सम्बन्ध विच्छेद गरेका थिए त्यो वर्ष सम्बन्ध विच्छेदका लागि छत्तीसवटा मुद्दा दर्ता गराएका थिए अघिल्लो वर्षको तुलनामा यस वर्ष सम्बन्ध विच्छेद गर्ने दम्पतिको संख्या उनासाठीले बढेको छ अदालत बाटै फैसला भएका मुद्दाहरूलाई मात्र आधार मानिन तुलना गर्ने हो भने पनि विगतका वर्षहरूको तुलनामा जिल्लामा सम्बन्ध विच्छेद गराउनेको संख्या बढेको पाइएको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ मैनगरमा रहेको बस पार्क अव्यवस्थित हुँदा यात्रुलाई शास्ति कैलालीमा रूख ढल्दा घरभित्र च्यापिएर एकजनाको घटनास्थलमै मृत्यु लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ए सरिता नानी यो सियोमा धागो दिनु न मेरो त आँखैले भ्याएन आँखाले भ्याएन रे के भन्नुभएको भाउजू हो भने नानी म त आफै छक्क पर्या छु हिजो आज मसिनो कुरा देख्न गाह्रो हुन्छ अझ रात परेपछि त आँखा निकै कम देखिन्छ लौ भाउजू तपाईँलाई भिटामिन ए को कमी भए जस्तो छ भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु पर्यो हो र नानी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 हुँदा यात्रुले शास्ति खेप्नु परेको छ लामो समयदेखि बस पार्कको मर्मत तथा सरसफाई नहुनुका साथै छाडा पशुका कारण दुर्घटना समेत बढेको छ महेन्द्रनगरमा रहेको एकमात्र बस पार्कको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ सुदूरपश्चिमको प्रमुख नाकाको रूपमा चिनिने पश्चिमी सीमा नाका गड्डा चौकीबाट हजारौं यात्रुले दैनिक यही बस पार्क भएर जावत गर्ने गर्दछन् लामो समयदेखि बस पार्क स्तरोन्तिका कुनै पनि कार्य नहुँदा यो बस पार्कमा आउने यात्रुहरूले शास्ति खेप्दै आएका छन् बस पार्कभित्र ठूल्ठूला खाडलहरूमा वर्षातको पानी जम्मा भई आवत जावतमै समस्या भएको छ बस पार्कभित्रै बजार क्षेत्रका छाडा गोरुहरू छाडा गाई गोरुहरूको बथान जम्मा हुने भएका कारण बस सञ्चालन गर्न र पार्किङ गर्न समेत कठिनाई भई दुर्घटना बढेको चालकले गुनासो गरेका छन् कैलालीको धनगढ़ी उपमहानगरपालिका ओडा नम्बर छ जालीमा सालको रूख घरमा ढल्दा एकजनाको घटनास्थलमै ज्यान गएको छ जालीमा रहेको नरेश चौधरीको टायल लगाएको कच्ची घरमा सालको रूख ढल्दा धनगढ़ी उपमहानगरपालिका ओडा नम्बर अठार बहुलियाकी दिलु चौधरीको बाह्र वर्षकी छोरी बिनु चौधरीको च्यापेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ चौधरीको घरमा सालको रूख ढल्दा पूर्ण रूपमा क्षति भएको छ बहुलियाबाट बिनु चौधरी नरेश चौधरीको उनको घरमा भेटघाट गर्न आएकी थिइन् डोटीका पाँचवटा गाविसमा थप समुदाय सुन्ने भोकमरी समुदाय परियोजना लागू हुने भएको छ पूर्वी चौकीका गाजरी साना गाउँ खिरसैन गैरा गाउँ र काडामण्डो गाविसमा कार्यक्रम लागू हुने भएको छ उक्त परियोजना संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी र स्थानीय स्तरमा असल छिमेकी नेपालद्वारा सञ्चालित भएको थियो परियोजनाको सहयोगी संस्था कोरियाको अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले परियोजनाको सहयोगका लागि बीस लाख ओरिकी डलर नेपाली एक्काइस करोड त्रिहत्तर लाख बयानब्बे हजार बराबरको अनुदान थप गरेपछि परियोजना सञ्चालन हुन थालेको डब्लुएफपीका संचार अधिकृत सितासमा थापाले जानकारी दिनुभएको छ समुयल सुन्ने भोकमरी समुदाय परियोजना दोस्रो चरणमा नामसहित सञ्चालन हुन लागेको परियोजनाको अवधि सन् दुई हजार सत्रसम्म रहने जानकारी गराइएको छ धनगढ़ी उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर बढाएसँगै राजस्व संकलनमा उल्लेख्य मात्रामा वृद्धि भएको छ गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरदेखि धनगढ़ी उपमहानगरपालिकाले सर्वसाधारणको ढाड सेक्ने गरी एकीकृत सम्पत्ति कर बढाएको थियो जसको चौतर्फी रूपमा आम नगरवासीले आलोचना गरेका थिए आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको तुलनामा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा एकीकृत सम्पत्ति कर बढाएपछि एक सय दुई प्रतिशतले उपमहानगर नगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरमा तीन करोड़ छत्तीस लाख छयासी हजार रूपियाँ मात्रै राजस्व संकलन गरेको उपमहानगरपालिकाले गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा भने छ करोड़ एकसठी लाख अस्सी हजार रूपियाँ राजस्व संकलन गरेको वरिष्ठ लेखा अधिकृत दिल्लीराज ओझाले बताउनु भएको छ उपमहानगरपालिकाले गत आर्थिक वर्षमा सात करोड़ तेह्र लाख पञ्चासी हजार रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा छ करोड़ एकसठी लाख अस्सी हजार अर्थात पञ्चानब्बे दशमलव पाँच एक प्रतिशत राजस्व संकलन गरेको हो उपमहानगरपालिकाले सबैभन्दा बढी एकीकृत सम्पत्ति करबाट नै राजस्व संकलन गरेको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको तुलनामा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा उपमहानगरपालिकाले सम्पत्ति करबाट मात्रै तीन सय अस्सी प्रतिशत अर्थात पौने तीन करोड़ राजस्व संकलन गरेको छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको अडतिसौं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ नेकपा एमाले डडेलद्वाराले आज बालगृहका बालबालिकाहरूलाई फलफूल वितरण गर्नुका साथै वर्तमान समयमा पुष्पलालको विचारहरूको सान्दर्भिकता विषय गोष्ठी आयोजना गरी स्मृति दिवस मनाएको छ अमरगढी नगरपालिका साथ पोखरामा रहेको बेदस्था बेतस्था बालगृहमा रहेका बालबालिकाहरूलाई फलफूल वितरण गरिएको हो स्वर्गीय पुष्पलालले दुई हजार छ साल वैशाख दश गति नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडेका थिए उन्नाइस साल असार पन्ध्र गते रामेसापको भङ्गेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागेका थिए राणा विरोधी आन्दोलनका अगुवा शहीद गंगला स्पष्टका माइला भाइ स्वर्गीय पुष्पलालले विश्व कम्युनिष्ट घोषणा पत्रलाई दुई सालमा नेपालीमा अनुवाद गरी कम्युनिष्ट सिद्धान्तलाई नेपाली मार्क्सवादी विश्लेषकको पहिचान दिएका थिए निरङ्कुशताको अन्त्यका लागि संयुक्त जन आन्दोलनको कार्यदिशा दुई हजार पच्चिस सालमा अगाडि सार्ने उनी पहिलो नेता रहेका थिए पुष्पलालको दुई हजार पैतिस साल साउन सात गते आजकै दिन निधन भएको थियो यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्लुएमओले जनाएको छ यो वर्ष अर्थात सन् दुई हजार सोह्रको पहिलो छ महिनामा तापक्रम बढ़ने क्रम नरोकिएको डब्लुएमओले जनाएको छ एकपछि अर्को महिना तापक्रम बढ़दै गएकाले यो वर्ष इतिहासकै गर्मी वर्ष भन्ने डब्ल्यूएमओले चेतावनी दिएको हो विश्वव्यापी रूपमा भइरहेको मौसम परिवर्तन अर्को उचाइमा पुगेको डब्ल्यूएमओका महासचिव पेट्री टालासाले बताउनु भएको छ एन निलो मौसम प्रणाली तथा हरित गृह ग्यासका कारण तापक्रममा वृद्धि भएको हो यही अवस्था कायम रहे विश्वका धेरै ठाउँ तातो हावा चल्ने ठूलो पानी पर्ने तथा आदि आउन सक्ने डब्ल्यूएमओले चेतावनी दिएको छ हिउँ पग्लिने क्रम तीव्र भएको तथा कार्बन डाइअक्साइडको मात्रा बढेकाले पनि थप समस्या हुन सक्ने डब्ल्यूएमओले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित एउटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ आज दिउँसो अढाई बजेतिर कैलालीको घोडागुडी नगरपालिका दश भालुपाट फाटा स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना सात ख बाहन्न सत्र नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको नातिन ख अठासी त्रियासी नम्बरको बस ठोक्किदा अठासी त्रियासी नम्बरको बसका चालक गम्भीर घाइते भएका छन् चालक कैलालीको धनगढ़ी उपमहानगरपालिकाका पैंतिस वर्षीय ओम बहादुर बेक घाइते गम्भीर घाइते भएका हुन् टाउकोमा गम्भीर चोट लागेका उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ अन्य कुनै पनि यात्रुलाई चोट नलागेको बताइएको छ से एक ख एघार सतासी नम्बरको अर्को बसले अठासी त्रियासी नम्बरको बसलाई पहाड़ी पछाडिबाट ठक्कर दिएपछि ती दुई बस ठोक्किन पुगेको ट्राफिक प्रहरले जनाएको छ अब आज रातिको मौसमी पूर्वानुमान आज राति विशेष गरी पूर्वी क्षेत्र तथा आंशिक रूपमा मध्य र पश्चिमी क्षेत्रका मौसम बदली हुनेछ यसका साथै देशका धेरै ठाउँमा मध्यम खाले वर्षाको सम्भावना सँगसँगै उता पूर्वी र यता पश्चिमी क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसैबीच मनसून सक्रिय भएर नेपालतिर आइरहेकाले देशभरको मौसममा बदलाव आएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बदलाव आइतबारसम्म जारी रहने विभागको अनुमान रहेको छ मनसून सक्रिय भएकै कारण देशभर पानी परेको र केही भागमा भारी वर्षा समेत भएको मौसमविद सुवास रिमालले जानकारी दिएका छन् अहिले मनसून पश्चिमतिर सक्रिय भएकाले पश्चिमी भागमा बढ़ी पानी परिरहेको उनको भनाइरहेको छ भोलिबाट मौसममा केही सुधार आउने र पर्सिबाट वर्षा रोकिने सम्भावना रहेको उनले बताएका छन् पश्चिमी नेपालका केही ठाउँमा भारी वर्षा समेत भइरहेकाले सम्भावित प्रकृति विपत्तिबाट चनाखु रहन उनले आग्रह गरेका छन् यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक सुदूरपश्चिममा अवैध तवरले गर्भवतन गराउने औषधि बिक्री हुँदै समाजको डरले लुकी चिपी औषधि किन्नेहरू ठूलो रकम तिरेर औषधि किन्दै सेवनकर्ता ज्यान जोखिममा लगातारको वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित ग्रामीण क्षेत्रमा जमिन गलेर पहिरो खस्न थाल्यो सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा अनिश्चितकालीन तालाबन्दी मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको भौनेली गाविस कार्यालयमा तालाबन्दी महेन्द्रनगर नयाँ दिल्ली नियमित बस सेवा प्रभावित महेन्द्रनगरमा रहेको बस पार्क अव्यवस्थित हुँदा यात्रुलाई शास्ति र यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने विश्व मौसम विज्ञान संगठनको दावी लगातार भइरहेको वर्षा पर्सिबाट मात्र रोकिने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ अवस्था समाचार बुलेटिनबाट हामी द्वय विदा हुन्छौँ नमस्कार